चुली हजुर त्यो पल्लो माया ए हामीमा गर्छौ हजुर ल तिम्रो माया तिमी गर्छौ लौ कसको माया तिमी गर्छौ लौ

سلام